बुलबुल एउटा इरानी चरा बुलबुल पहाड चढ्छु तराई झर्छु बन्दुक बोकेर पहाड चढ्छु तराई झर्छु बन्दुक बोकेर यात्रा गर्दा गर्दै कहाँ मर्छु बन्दुक बोकेर सरकार निधायो सधैँ सिंहदरबारमा सरकार निधायो सधैँ सिंहदरबारमा मैले मुलुकको रक्षा गर्छु बन्दुक बोकेर यात्रा गर्दा गर्दै कहाँ मर्छु बन्दुक बोकेर यहाँ नाटकका पात्र जस्तै फौजीहरू पनि यहाँ नाटकका पात्र जस्तै फौजीहरू पनि म त टुहुराको पेट भर्छु बन्दुक बोकेर यात्रा गर्दा गर्दै कहाँ मर्छु बन्दुक बोकेर मेरो आफ्नै घरमा पाहुना बन्न सक्दिन र मेरो आफ्नै घरमा पाहुना बन्न सक्दिन र ड्युटीमै तनावमा पर्छु बन्दुक बोकेर पहाड़ चढ्छु तराई झर्छु बन्दुक बोकेर यात्रा गर्दा गर्दै कहाँ मर्छु बन्दुक बोकेर भोजपुर हथुवागढी छका राज हाङ्घिमको यसै गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ छेल शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर हिन्दी उर्दू गजलहरूका साथ केही गजलहरूको वाचन गर्नेछु खराब बन्छु भनेर कसैले कुनै काम गर्दैन सबैले असल बन्छु नै भन्छन् तर समयले बिगार्छ सायद परिस्थितिले त्यस्तै पार्छ र एकपछि अर्को गर्दै मान्छे खराबमाथि खराब हुँदै अघि बढ्छ सधैँ गाली गरिरहनुले पनि कसैलाई सपार्दैन मानिसलाई कहिलेकाहीँ प्रशंसाले ठूलो साथ दिन्छ कालोबाट सेतोतर्फको यात्रामा कसै न कसैको साथ त चाहिन्छ नै वाल्मिकी पनि आफै कहाँ त्यति ठूला ऋषि भएका हुन् र डाँकालाई सुधार्न कसैले सुझाव दियो राम राम राम भन्नु भनेर तर उनले त्यसको ठिक उल्टो जपे मरा मरा मरा मरा यसरी छिटो छिटो मरा मरा भन्दा भन्दै राम उच्चरण हुन गएर उनको हृदय रस आयो डाँका वाल्मिकीले संसारभर सधैँ बाँचिरहने गरी रामायण लेखे महान ऋषिका रूपमा स्थापित भए संसारका सबैले प्रगति गरिरहेको र आफू मात्रै पछाडि परिरहेको देख्ने केही मानिसहरूले यति सोच्नु जरुरी छ निरन्तर प्रयासले ढुङ्गो पनि कोमल बन्छ सधैँ सकारात्मक सोचौं हिम्मत कहिले नहारौं यिनै शब्दहरू सँगसँगै आजको बुलबुल सुरुवात गर्छु एउटा गजल शैलीको गीतबाट उदासको आवाजमा रहेको यो गीत देशबाट बाहिर रहेका सबै प्रवासी मनहरूप्रति समर्पित छ बुलबुलको तर्फबाट चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है चिट्ठी आई है वतन से चिट्ठी आई है بڑے دنوں کے بعد تم بے وطنوں کو یاد بڑے دنوں کے بعد ہم بے وطنوں کو یاد وطن کی مٹی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے وطن سے چٹھی آئی ہے पर में زیادہ ہم روتے ہیں چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے بسن سے چٹھی آئی ہے شہر کی گلیاں کانٹے بن گئے باغ کی گلیاں کہتے ہیں جب آئی ہولی پچکاری سے چھوٹی گولی پیپل سونا پن گھٹ سونا گھر شمشان کا بنا نمونا فصل کٹی چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے وطن سے چٹھی آئی ہے جب تو خط لکھتا تھا کاغذ میں چہرہ دکھتا تھا بند ہوا یہ میل بھی اب تو ختم ہوا یہ کھیل بھی اب تو بولی میں جب بیٹھی بہنا رس کا دیکھ رہے تھے نینا میں تو باپ ہوں میرا کیا ہے تیری ماں کا حال برا ہے تیری بیوی کرتی ہے سیوا صورت سے لگتی ہے ছুড়া نے گھر میں دی ہے روٹی چٹھی آئی ہے چٹھی آئی ہے آئی ہے چٹھی آئی ہے بڑے دنوں کے بعد ہم بے وطنوں کو یا وطن کی مٹی آئی ہے چٹھی آئی ہے چٹھی آئی ہے आज आउँछन् भोलि जान्छन् जिन्दगीमा पाहुनाहरू आज आउँछन् भोलि जान्छन् जिन्दगीमा पाहुनाहरू पीडा ल्याउँछन् खुसी लान्छन् जिन्दगीमा पाहुनाहरू सकिँदैन थुनी बस्न मनको दैलो चुकुल लगाई सकिँदैन थुनी बस्न मनको दैलो चुकुल लगाई नआऊ भन्यो कहाँ मान्छन् जिन्दगीमा पाहुनाहरू पीडा ल्याउँछन् खुसी लान्छन् जिन्दगीमा पाहुनाहरू बाचा गर्छन् कसम खान्छन् तर केवल दुई दिनको बाचा गर्छन् कसम खान्छन् तर केवल दुई दिनको जीवनै त कहाँ दान्छन् जिन्दगीमा पाहुनाहरू पीडा ल्याउँछन् खुशी लान्छन् जिन्दगीमा पाहुनाहरू हक माग्छन् भाग खोज्छन् माग राख्छन् अनेक थरी हक माग्छन् भाग खोज्छन् माग राख्छन् अनेक थरी सर्वस्व नै आफ्नै ठान्छन् जिन्दगीमा पाहुनाहरू पीडा ल्याउँछन् खुशी लान्छन् जिन्दगीमा पाहुनाहरू दुई दिन डेरा जमाई बस्दा थिला थिला पार्छन् मुटु दुई दिन डेरा जमाई बस्दा थिला थिला पार्छन् मुटु आखिरीमा अर्कै छान्छन् जिन्दगीमा पाहुनाहरू आज आउँछन् भोलि जान्छन् जिन्दगीमा पाहुनाहरू पीडा ल्याउँछन् खुशी लान्छन् जिन्दगीमा पाहुनाहरू अर्मादी पर्वत गराउनुभएका सूर्य सूर्यास्तको गजल यो उहाँ अहिले रारा एयरपोर्टको एयरपोर्ट चिफ भनेर लेख्नु भएको छ तालचा मुगुबाट पठाइएको गजल मैले वाचन गरेर सुनाए यति बेला मलाई आफ्नो चेहरा अनुहारको प्रसंग उठाउन मन छ आफ्नो अनुहार कहिलेकाहीँ मान्छेलाई आफ्नो जस्तै लाग्दैन कहिलेकाहीँ पहिलाको अनुहारको खोजी हुन्छ कहिलेकाहीँ आफन्तहरू आफू हुनुको अस्तित्व सोध्व खोजिरहेका हुन्छन् यस्तै यस्तै भाव बोकेको छ तलत अजिजको यो गजलले نکی لوکپری کازل آئی نا مجھ سے میری پہلے سی سورت میں آئی نام مجھ سے میری پہلی سی سورت مانگی अपने آپ بکتے ہیں اور لاتے جگر بکتے ہیں کوکھ بکتی ہے دل بکتے ہیں سر بکتے ہیں اس بدل बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल म बसेको छु आफूलाई माटो सम्झिएर म बसेको छु आफूलाई माटो सम्झिएर तिमी मोटर चलाऊ यो छातीमा बाटो सम्झिएर यात्रा गर्ने रहर छ मर्ने रहर छ तिमीसँग मिल्छ भने आऊ जीवनको एक पाटो सम्झिएर तिमी मोटर चलाऊ यो छातीमा बाटो सम्झिएर गरिब हुनुको नि त मजा त त्यति बेला थियो गरिब हुनुको नि मजा त त्यति बेला थियो जब ढिँडो नि खाइन्थ्यो यार लिटो सम्झिएर तिमी मोटर चलाऊ यो छातीमा बाटो सम्झिएर मलाई आफ्नाले यातना कैयौं बार दिएका छन् कसैले टुहरो सम्झिएर कसैले लाटो सम्झेर तिमी मोटर चलाऊ यो छातीमा बाटो सम्झेर आमा त्यो फाटो लुगा लाउन पटक पटक आग्रह गर्थिन् आमा फाटो लुगा लाउन पटक पटक आग्रह गर्थिन् म लाउँथे दौरा सुरुवाल सम्झिएर भोटो सम्झिएर म बसेको छु आफूलाई माटो सम्झिएर तिमी मोटर चलाऊ यो छातीमा बाटो सम्झिएर कैलाली लम्की चुहा घर भई अहिले अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आउनुभएका भरत कुञ्जन विष्टको गजल थियो यो यसलाई मैले वाचन गरेँ आज मैले थोरै गजल वाचन सँगसँगै सुमधुर हिन्दी तथा उर्दू गजलहरू लिएर आएको छु धेरै नै दिलराज कौरको गजल यति बेला बजाउने म जमर्को गर्दैछु मैले केही दिन अगाडि गायक राज सिग्देलसँग भेट गरेको थिएँ उहाँले गुलाम अलीको आवाजमा सुन्नुभएको रहेछ निकै मनपर्ने गजल भनेर पटक पटक गुनगुनाइरहनु भएको थियो आज दिलराज कौरको आवाजको यो गजल म गायक राज सिग्देललाई समर्पण गर्दै प्रस्तुत गर्छु इतनी मुदत बाद मिले हो किन सोचो में गुम रहते مل گئے ہو کن سوچوں میں گم رہتے ہو کتنی مدت بعد ملے ہو डिग्री पढेकोले भिसा तयार भयो भन्यो डिग्री पढेकोले भिसा तयार भयो भन्यो बोलु नै जानु छ यार हतार भयो भन्यो मैले त्यो विदेश जाउँला सोचेकै होइन मैले त्यो विदेश जाउँला सोचेकै होइन तर आज किन हो भाइ प्यार भयो भन्यो भोलि नै जानु छ यार हतार भयो भन्यो रोइ रोइ पढेको ऋण काट्नु छ भने रोइ रोइ पढेको ऋण काट्नु छ भने आफ्नो गन्तव्य अबको कतार भयो भन्यो भोलि नै जानु छ यार हतार भयो भन्यो ठूलो हाकिम भएको देख्ने आमाको सपना ठूलो हाकिम भएको देख्ने आमाको सपना अब खाली अधुरो इन्तजार भयो भन्यो डिग्री पढेकोले भिसा तयार भयो भन्यो भोलि नै जानु छ यार हतार भयो भन्यो दार्चुला घर हुनुभएका हरकसिंह कार्की चट्टानको गजल थियो यो यसलाई भाषण गरेँ मैले अब अर्को एउटा गजल दैलेख नामका लक्ष्मण राज ठाटीकाँत गाउँपालिका छ उहाँको घर लक्ष्मण राजको गजल छ जो कहिल्यै बनाउन सक्दैन विज्ञानले पनि जो कहिल्यै बनाउन सक्दैन विज्ञानले पनि मान्छेलाई के के बनाइदिन्छन् भगवानले पनि मेरो छोराकी आमा अर्कै कि दुलै भएको खबर मेरो छोराकी आमा अर्कै कि दुलै भएको खबर सुन्नु पहिले नफुटेर ठूलो गल्ती गरे कानले पनि मान्छेलाई के के बनाइदिन्छन् भगवानले पनि पिएर आएको दिन उनले सिधै चप्पल देखाउँछन् पिएर आएको दिन उनले सिधै चप्पल देखाउँछन् आँगनको बाटो देखाउँछ यार ओछ्यानले पनि मान्छेलाई के के बनाइदिन्छन् भगवानले पनि तिमीले पो मलाई केही सम्झेन भन्यौ गल्ती गर्यौ तिमीले पो मलाई केही सम्झेन भन्यौ गल्ती गर्यौ नत्र जवानीमा बचपन सम्झाउँछ सिँगानले पनि मान्छेलाई के के बनाइदिन्छन् भगवानले पनि तिमीले बोलायो गए फर्कायो आए अब फर्कँदैन तिमीले बोलायो गए फर्कायो आए अब फर्कँदैन मलाई बोलाइसकेको छ अरे चियानले पनि जो कहिल्यै बनाउन सक्दैन विज्ञानले पनि मान्छेलाई के के बनाइदिन्छन् भगवानले पनि दैलेख काँध गाउँपालिका छका लक्ष्मण राजको यो गजल वाचनपछि अब एउटा युगल साङ्गीतिक गजल सुनाउँछु म अली र आशा भोसलेको आवाजमा हामीले कमै साङ्गीतिक गजलहरू सुन्न पाउँछौं रुदादे मोहब्बत क्या कहिए کیا کہی دو دن کی مسرت کیا کہی کچھ یاد کے ساتھ کیا کہیے وہ ہوش کے ساتھ کیا کہیے

حقیقت کیا کہیے دنیا کی حقیقت کیا کہیے भुल्दै गयो उसले देश बिस्तारै बिस्तारै भुल्दै गयो उसले देश बिस्तारै बिस्तारै राखेर दिलमा परदेश बिस्तारै बिस्तारै पीडितले सरकारलाई नै हत्यारा बनाए पीडितले सरकारलाई नै हत्यारा बनाए सबुत प्रमाण गरेर पेश बिस्तारै बिस्तारै राखेर दिलमा प्रवेश बिस्तारै बिस्तारै शताब्दीमा पनि देशले कोल्टे नफेरेसी शताब्दीमा पनि देशले कोल्टेन फेरेसी खान बाध्य भयौं हरेस बिस्तारै बिस्तारै राखेर दिलमा परदेश बिस्तारै बिस्तारै जब तिम्रो झुटै झुटको मुकुण्ड उत्रियो जब तिम्रो झुटै झुटको मुकुण्ड उत्रियो अनि फेरि यो परिवेश बिस्तारै बिस्तारै भुल्दै गयो उसले देश बिस्तारै बिस्तारै राखेर दिलमा परदेश बिस्तारै बिस्तारै सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी तीन घर भई अहिले काठमाडौँ पेप्सीकोला बस्दै आउनुभएका सुभाष चन्द्र भण्डारीको यो गजल सुनाएँ मैले यसमा रदीफ बिस्तारै बिस्तारै थियो अब हिन्दीमा तर यही अर्थ लाग्ने बिस्तारै बिस्तारै नै रदीफ भएको एउटा गजल जगदीश सिंहको आवाजमा राख्दैछु सरक्ती जाय हे रुख से नकाब आहिस्ता आहिस्ता सरकती जाय है रुख से नकाब آہستہ آہستہ نکلتا رہا ہے آفتاب آہستہ آہستہ سرک دے جائے رخ سے نقاب آہستہ آہستہ جب لگے جب وہ تو ہم سے کر لیا پردہ جوان لگے جب وہ تو ہم سے کر لیا پردہ حیا یک لخت آئی اور شباب آہستہ آہستہ شب فرقت کا جاگا ہوں فرشتوں اب تو سونے دو شب فرقت کا جاگا ہوں فرشتوں اب تو سونے دو کبھی فرصت میں کر لینا سب آہستہ آہستہ بے دردی سے سر کاٹیں امیر اور میں کہوں سے وہ بے دردی سے سر کاٹے امیر اور میں کہوں سے حضور آہستہ آہستہ جناب آہستہ आहिस्ता सरकती जाए है रुख से नकाब आहिस्ता आहिस्ता हौस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै अब आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुन्छौ शुभरात्री जाँदा जाँदै गजल वाचन गरेर जाँदैछु निलकण्ठ नगरपालिका तारूखर्क धादिङ घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका प्रदीप पोखरेलको गजल वाचन गर्दै शुभरात्री भन्छु मलाई यस्तो अनौठोसँग प्यार गर्न मन छ मलाई यस्तो अनौठोसँग प्यार गर्न मन छ तिम्रो जिन्दगी भएर सँगै सभार गर्न मन छ यो समय यो अभावले यति कुरूप बनाइदियो यो समय यो अभावले यति कुरूप बनाइदियो अब सेतो पहिरन ओढेर श्रृङ्गार गर्न मन छ तिम्रो जिन्दगी भएर सँगै सवार गर्न मन छ सम्पन्नताले मान्छेलाई कातर बनाउँछ सुनेको छु सम्पन्नताले मान्छेलाई कातर बनाउँछ सुनेको छु साँचो के रहेछ तिम्रो भएर विचार गर्नु मन छ तिम्रो जिन्दगी भएर सँगै सभार गर्न मन छ यी दुःख अभाव र पीडा थुपारेर एक ठाउँमा यी दुःख अभाव र पीडा थुपारेर एक ठाउँमा कुनै हाट बजारमा लगेर व्यापार गर्न मन छ मलाई यस्तो अनौठोसँग प्यार गर्न मन छ तिम्रो जिन्दगी भएर सँगै सभार गर्न मन छ बुलबुल एउटा इरानी चरा बुलबुल